अरे मेरा साथी सँगै सँग तिम्रै तारिफ गरे वाहनामा तङ्ग उडाउँछु वाहनामा तङ्ग उडाउँछु हिजो पनि छतमा देखेँ आज पनि देख्छु Charlie. ताली होस् या गाली मिलोस् बजाइदिन्छु सेठी वाहनामा तङ्गा उडाउँछु वाहनामा तङ्गा उडाउँछु हिजो पनि छतमा देखेँ आज पनि देख्छु पश्चिमेली बोल्छु मिठो बोली पश्चिमेली मन पराभा बोल दिल खोली वाहनामा चङ्गा उडाउँछु वाहनामा चङ्गा उडाउँछु हिजो पनि छतमा देखेँ आज पनि देख्छु कि हिजो पनि छतमा देखेँ आज पनि देख्छु कि देखा देखि दिए उडाउँछ वाहनामा चङ्गा उडाउँछ हिजो पनि छतमा देखे आज पनि देख्छु कि हिजो पनि छतमा देखे आज पनि देख्छु कि देखा देखादेखि मन मिले टोटल पुऱ्याउँछु मेरी दिए आए मेरी डालिङ मेरी दिए आए मेरी डालिङ मेरी दिए आए मेरी डालिङ झै ल्याउकी पञ्चे बाजा वाहनामा चङ्गा उडाउँछु वाहनामा चङ्गा उडाउँछु हिजो पनि छतमा देखेँ आज पनि देख्छु कि हिजो पनि छतमा देखेँ आज पनि देख्छु कि देखादेखि मन मिले चितवन पुर्याउँछु मेरी दिए आए मेरी डालिङ माया छोटला भन्ने मेरी डार्लिंग